नाम हटाउन सक्ने र विभिन्न ठाउँबाट मतदाताको नाम दर्ता भएमा एक ठाउँबाट दर्ता गराउने या अन्यन्त्र सार्न सकिने आयोगले जनाएको छ नावलित त्रुटि भएमा सच्याउनु र दर्ताको समयमा उल्लेख गरेको स्थायी ठेगाना हाल परिवर्तन भएको भए सार्ना आउँदो बाह्र गतेसम्म सम्बन्धित गाविस तथा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ यस्तै दर्ता भएको कुनै नाममा दावी विरोध भए चौध गतेसम्म आवश्यक प्रमाणसहित निवेदन दिन सकिने आयोगले जनाएको छ सम्बन्धित गाविस या नगरपालिकाको वडा कार्यालय तथा आयोगको वेबसाइटमा नाम फेला पर्न नसकेको अवस्थामा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र आयोगमा सम्पर्क गरी बुझ्न सकिनेछ आयोगले असार मसान्तसम्म फोटोसहितको मतदाता नावली सङ्कलन गरेको थियो उच्च स्तरीय राजनैतिक समिति र नेकपा माओवादी बीचको वार्ता अनिश्चित बनेको छ वार्ताका लागि समितिले पठाएको पत्रमा शर्त राखिएको भन्दै नेकपा माओवादीले वार्तालाई प्राथमिकता नदिएपछि अझै वार्ता शुरू भइसकेको छैन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसहितका नेताहरू चुनावी कार्यक्रम विरूद्ध रणनीति बनाउन देशव्यापी अभियानमा छन् सचिव देवप्रसाद गुरूङले वार्तामा राखेको शर्तका विषयमा प्रश्न नभएसम्म वार्ताको टुङ्गो नलाग्ने बताउनुभयो उहाँले वार्ता हुने नहुने विषय आफ्नो दलभन्दा पनि अन्य प्रमुख दलमा पर्ने बताउनुभयो संघीय लोकतान्त्रिक मोर्चासँग भने हिजो वार्ता भएको छ मोर्चाले प्रधान न्यायाधीशबाट रेग्मीको राजीनामालाई पहिलो मुद्दा बनाएको छ अस्पताल भर्ना भएका नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् पाइल्स रोगको उपचारको लागि पौडेल शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएको छ उहाँको शल्यक्रियाको तयारी भएको पौडेलका स्वकीय सचिव चिरञ्जीव अधिकारीले जानकारी दिनुभयो नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता संघबीच सहमति गराउन सरकारले पहल थाल्ने भएको छ दुई पक्षबीच सहमति नहुँदा बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै सरकारले चासो देखाएको हो ग्यास विक्रेताले कमिसन बढाउनु पर्ने र उद्योगीले बढाउन नसक्ने बताए समस्या समाधानको लागि छलफलको तयारी थालेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ग्यासको आपूर्ति र बिक्रीमा समस्या देखे सरकारी हस्तक्षेप गर्न सरकार हस्तक्षेप गर्न बाध्य हुने मन्त्रालयका प्रवक्ता दीपक सुवेदीले बताउनुभयो आन्दोलनरत विक्रेताहरूले सोमबार चारवटा ग्यास उद्योगमा तालाबन्दी गरेपछि उद्योगीहरूले सुरक्षाको माग गरेका छन् ग्यास बिक्री गर्न तयार भए पनि असुरक्षाको कारण समस्या भएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो संयुक्त अरब इमिरेट्स युएको अबुधाबी अदालतले पाकिस्तानी नागरिकको हत्याको आरोपमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ संखुवा सभा मणिपोखरी तिनका अनिस खालिङ राईलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो नेपालीसँगको झगडामा घाइते पाकिस्तानीको ज्यान गएपछि राईलाई दुई हजार उनासत्तरी कार्तिक नौ गते हिरासतमा लिई अलियन जेलमा राखिएको युएबाट पत्रकार उमाकान्त पाण्डेले बताउनुभयो राई तीन वर्षअघि युए पुगेका थिए यसअघि पनि युएमा दुई नेपालीलाई यस्तो सजाय सुनाइएको थियो यसबारे दूतावासमा आधिकारिक जानकारी नआएको युएका लागि नेपाली राजदूतावास अबुधाबीको नियोग उपप्रमुख दीपक अधिकारीले बताउनुभयो नेपाली समाज युएका पूर्वाध्यक्ष कृष्ण ढकालले यो निर्णयमाथि पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान रहेको बताउनुभयो राईकी श्रीमती बिनाले दम्पतिको जीवन रक्षाको लागि पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्नुभएको छ हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योगहरू आजदेखि अनिश्चितकालका लागि बन्द भएका छन् न्यूनतम पारिश्रमिक लागू नगरेको भन्दै मजदुरहरूले ती उद्योग बन्द गराएका हुन् औद्योगिक क्षेत्रमा रहेको unique soap Ganga soap Antarctic biscuit र सुपर लेबिकोर्स कम्पनी बसोले चल्न नदिएका हुन एकीकृत नेकपा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 समयअनुसार सोमबार दिउँसो चार बजेर चौबिस मिनट जाँदा लन्डनको सेन्ट मेरिज अस्पतालमा डचेज अफ क्याम्ब्रिज केट र ड्युक अफ क्याम्ब्रिज विलियमलाई पुत्र लाभ भएको शाही परिवारले जानकारी दिएको हो शाही परिवारले बालक जन्मिएको चार घण्टापछि मात्रै खबर सार्वजनिक गरेको थियो प्रिन्स अफ क्याम्ब्रिजको नामबाट चिनिने र राजगद्दीको तेस्रो तराधिकारी हुने बालकको नाम नाम भने घोषणा गरिएको छैन दरबारले राजपरिवारमा नयाँ सदस्य थपेको खबर सार्वजनिक गरेसँगै बेलायतभर उत्सव मनाइएको छ सोमबार बिहान युवरागी केटला अस्पताल भर्ना गरेदेखि अस्पताल बाहिर जम्मा भएका बेलायती नागरिकहरूले खुसियाली बनाएका थिए बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजपरिवारले नयाँ सदस्य पाउनु देशको लागि महत्वपूर्ण क्षण भएको उल्लेख गर्नुभएको छ अब खेल समाचार दक्षिण अफ्रिका र श्रीलङ्का बीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ पाँच एक दिवसीय श्रृङ्खलाको पहिलो खेलमा भारी रन अन्तले विजयी भएर उच्च मनोबल बनाएको घरेलु टोली श्रीलङ्का त्यस्तै नतिजा दोहोऱ्याउने दाउमा छ पाहुना टोली दक्षिण अफ्रिका भने पहिलो खेलमा बिहोरेको हारको बदला लिँदै श्रृङ्खला एक एकको बराबरी बनाउने कोसिसमा रहनेछ पहिलो खेलमा दक्षिण अफ्रिका एक सय अस्सी रनले पराजित भएको थियो खेल प्रेमदास स्टेडियममा दिउँसो पौने तीन बजेपछि शुरू हुनेछ निर्वाचन आयोगमा दर्ता भएका फोटो सहितको मतदाता नावोली आज देशभरका गाविस र नगरपालिकाको कार्यालयमा सार्वजनिक हुँदै अस्पताल भर्ना भएका कंग्रेस उपसभापति पौडेलको स्वास्थ्य अवस्था सामान्य नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता संघबीच सहमति गराउन सरकारले पहल थाल्ने युएमा एक नेपालीको मृत्युदण्डको सजाय बेलायती उब्रागी केटलाई पुत्र लाभ बेलायतद्वारा उत्सव मनाइयो बेलायतभर उत्सव मनाइयो र दक्षिण अफ्रिका र श्रीलङ्का बीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार